नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल एमालेका केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारीको मतगणना जारी छ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवड़हलमा जारी मतगणना अन्तिम चरणमा पुगेको छ आज मतगणना सकी अन्तिम मतपरिणाम घोषणा गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने एमाले निर्वाचन आयोगले तयारी गरेको छ नेतृत्व चयनका लागि दुई जनाले मतदान गरेका थिए हिजो रातिसम्म गर्न बाँकी साढे मत अहिले गणना भइरहेको निर्वाचन आयोगका एक सदस्यले बताएका छन् मतगणना करिब अन्तिम समयमा पुग्दा दुवै प्यानलका नेताहरूको अग्रता कायम नै रहेको छ असार उन्नाइस गते काठमाडौँमा शुरू भएको एमालेको महाधिवेशनमा असार छब्बीस गते मतदान भई अठाइस गतेदेखि गणना प्रारम्भ भएको हो यसअघि हिजो सार्वजनिक भएको मतगणनामा अध्यक्षमा केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी माधव कुमार नेपाल भन्दा चौवालिस मत बढ़ी ल्याएर विजयी हुनु भएको छ नेता ओलीले एक हजार सत्तालिस र नेपालले एक हजार तीन मत प्राप्त गर्नु भएको हो त्यस्तै केन्द्रीय सदस्यको मतगणना अहिले अन्तिम समयमा पुगेको छ खुल्ला केन्द्रीय सदस्यमा नेपाल प्यानलको अग्रता देखिएको छ सुरेन्द्र पाण्डे राजेन्द्र पाण्डे लालबाबु पण्डित टंक कार्की अरूण नेपाल प्रकाश ज्वाला विजय पौडेल ठाकुर गैरे बेतुराम भूषाल रघुजी पन्त राजेन्द्र राई गंगाधर तुलाधर तुल बहादुर गुरूङ युवराज कार्की नागेन्द्र चौधरी सोमप्रसाद पाण्डे नारायण ढकाल लगायतको जित निश्चित जस्तै देखिएको छ त्यस्तै ओली प्यानलबाट रविन्द्र अधिकारी शंकर पोखरेल प्रदीप नेपाल सूर्य थापा अग्नि खरेल काशीनाथ अधिकारी बिन्दा पाण्डे मुकुन्द नेउपाने गुरू बराल खजराज अधिकारी लगायतले जित्ने सम्भावना बलियो छ व्यवस्थापिका संसद बैठकले आज सरकारले प्रस्तुत गरेको पेशकी बजेट पारित गर्ने भएको छ पेशकी बजेट पारित गराउन सत्तारूढ़ दलहरूले आफ्ना सबै सभासदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् आज पेशकी बजेट पास भएपछि भोलिबाट मन्त्रालयगत बजेटका विषयमा छलफल शुरू हुने नेपाली कंग्रेसका सभासद रामभरी खतिवड़ाले जानकारी दिनुभएको छ उहाँले मन्त्रालयगत बजेटको छलफल सकिएपछि पूर्ण बजेट संसदले पास गर्ने बताउनुभयो संसदमा अहिले पनि आगामी आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमाथिको छलफल जारी छ संसदमा बजेटमाथिको छलफल हिजोबाटै शुरू भएको हो बजेटको बैठकमा सन्ताउन्न जना सांसदले आफ्नो भनाई राखिसकेका छन् भने बाँकी सांसदले धारणा राख्ने क्रम अहिले पनि जारी छ आज बजेटमाथि धारणा राख्ने क्रम सकिएपछि पेशकी बजेट पारित हुनेछ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेटका विषयमा सरकार नसचिए आफूले प्रतिपक्षको लक्ष्मण रेखा तोड्ने बताउनु भएको छ आज संसदमा बजेटमाथिको छलफलमा सत्ता पक्षले ल्याएको बजेटमाथि विपक्षले विरोध गर्नु नयाँ कुरा नभएको पनि उहाँले बताउनु भएको छ दाहालले जनयुद्ध र शहीद भएकाहरूप्रति बजेट केन्द्रित नभएको भन्दै सरकारको कड़ा आलोचना गर्नु भएको छ उहाँले रोजगार वृद्धि जनताको जीवनस्तर सुधार आयात प्रतिस्थापन निर्यात बढ़ाउने कृषि क्षेत्रको वैज्ञानिकीकरण र उत्पादन बढ़ाउने विषयमा ध्यान केन्द्रित गरिनुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाउनु भएको छ प्रचण्डले संघीयता शान्ति प्रक्रिया कृषि क्षेत्रको विकास आयात घटाउने निर्यात बढ़ाउनेतर्फ सरकारले पुनः नसोचे आफू सत्ता पक्ष र प्रतिपक्षको लक्ष्मण रेखाभित्र रहन नसक्ने चेतावनी दिनुभयो यसैबीच नेपाली कंग्रेसका सभासद एवं सहमहामन्त्री पूर्णबहादुरले भने माओवादीको भनाईको कड़ा आलोचना गर्नु भएको छ संसदमा बोल्दै उहाँले मार्क्स र लेनिनको खोल ओर्नेहरूले बीपीको विरोध गर्नु दुखद भएको बताउनु भएको छ पूर्णबहादुर खड्काले विदेशीवादमा संस्मरण गर्दै राजनीति गर्नेहरूले देशको स्वच्छ नेताको विषयमा आलोचना गर्नु उपयुक्त नहुने धारणा राख्नु भएको छ उहाँले गरीबसँग विशेष कार्यक्रम कुनै कांग्रेस कार्यकर्ताका लागि मात्र नभई माओवादी कार्यकर्ताका लागि पनि भएको बताउनु भएको छ त्यस्तै नेकपा एमालेका नेता युवराज गेवालीले बजेटमा देखिएका कमी कमजोरीलाई सच्याएर लैजाने परिपाटीको विकास गर्नु आवश्यक भएको भएकाले संसदले दिएका सकारात्मक सुझावलाई समेट्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो अर्थमन्त्री डाक्टर रामचरण महतले स्वास्थ्य क्षेत्रलाई ग्रामीणमुखी बनाउनु पर्नेमा आवश्यकता भएको बताउनु भएको छ शिक्षण अस्पताल महाराजगंजको बत्तीसौं वार्षिक उत्सवको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री महतले स्वास्थ्य सेवा र चिकित्सकहरू शहर केन्द्रित भएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको लागि तेत्तीस अर्ब रूपियाँ स्वास्थ्य क्षेत्रको लागि विनियोजन गरेको भन्दै महतले धनी केन्द्रित स्वास्थ्यको स्वास्थ्य सेवाको पहुँच अब ग्रामीण क्षेत्रसम्म पुर्याउन सबै लाग्नुपर्नेमा जोड़ दिनु भएको छ शिक्षण अस्पताल राष्ट्रकै महत्वपूर्ण स्वास्थ्य केन्द्र रहेकाले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनु पर्ने मन्त्री महतले बताउनुभयो रूसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइसजनाको ज्यान गएको छ दुर्घटनामा पचास भन्दा बढ़ी गम्भीर घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ सालबिनासकी बेंगलोभाड र पार्क पोबिडी क्षेत्रको बीच भागमा गुडिरहेको मेट्रो रेल लिगबाट उछिटिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् करिब एघार सय यात्रु सवार रेल दुर्घटनाबारे अनुसन्धान भइरहेको छ र काठमाडौँमा जारी तेस्रो ग्राफी सिनियर पुरूष महिला जुनियर पुरूष भारोत्तोलन प्रतियोगिता आज सकिँदैछ हिजोदेखि शुरू भएको प्रतियोगितामा त्रिपन्न पुरूष र दश महिला गरी त्रिसठी खेलाड़ीले सिनियरमा पन्ध्रवटा स्वर्ण पदकमा प्रतिस्पर्धा गरिरहेका छन् जुनियरमा नौ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ प्रतियोगितामा बाँकेका प्रकाश केसीले दुईवटा राष्ट्रिय कृतिमान कायम गरेका छन् जुनियर पुरूषको छप्पन्न केजीतर्फ क्लिन एण्ड जर्कमा एक सय दस र कुलमा एक सय तिरानब्बे भार उचाल्दै आफ्नै नाममा रहेको कृतिमानमा सुधार गरेका छन् स्नासतर्फ प्रकाशले तिरासी केजी वजन उठाएका थिए यसअघि प्रकाशको नाममा क्लिन एण्ड जर्कमा एक सय सात र कुलमा एक सय बयानब्बेको कृतिमानी थियो यसका यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार